बधाई छ भगवतीजी धन्यवाद तपाईँ एउटा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण लिएर आउनुभयो र त्यस प्रशिक्षणमा लुम्बिनी अञ्चलबाटै एउटा बेस्ट प्लेयरका रूपमा घोषित हुनुभयो कस्तो महसुस गर्नुभएको छ एकदम खुसी लागिरहेछ खुसी लागिरहेछ तपाईँ खेल्न सुरु गरेकै तिन वर्षमा यसरी बेस्ट प्लेयर भइएला भन्ने सोच्नु भएको थियो नै त सोचेको थिएन आगामी दिनमा कहाँसम्म पुर्याउला भन्ने लाग्छ यो खेललाई म यसलाई निरन्तरता दिँदै गएर माथिसम्म अब नेसनल प्लेयर हुने त्यस तालिममा सहभागी हुनुभएका प्रशिक्षक गिरिप्रसाद महाकिम हुनुहुन्छ छ कस्तो महसुस गर्नुभएको छ गुल्मीबाट एउटी बहिनीले यसरी बेस्ट प्लेयर हाम्रो गुल्मी जिल्लाको तेक्वान्डोको इतिहासमा दिपक गुरुको यो मेहनत उहाँको हौसला सबै कुरो यो सफलता दिपक गुरुलाई नै जान्छ आदरणीय दिपक गुरुको मेहनत र हौसलाले नै हामीले यो स्थान प्राप्त गरेका हौँ भन्ने मलाई लागेको छ अब तेक्वान्डोमा धेरै चाहिँ नियमहरू परिवर्तन र विकसित भइरहेको यो अवस्थामा कोरियाको सरकारले नै उनीहरूलाई नेपालको पाँचवटै विकास क्षेत्रमा यो परिवर्तन परिवर्तित नियमहरूको बारेमा एउटा तालिम प्रदान गऱ्यौँ त्यो तालिम प्राप्त गरिसकेपछि हामी अब जस्तो सुकै ट्रेनिङ पनि कुशलता र सफलतापूर्वक हामी चलाउन सक्छौँ भन्ने चाहिँ एउटा हिम्मत एउटा आत्मविश्वास बढेको छ एउटा उल्लास पनि छाएको छ हो लुम्बिनी अञ्चलमै एउटा बेस्ट प्लेयर जो हाम्रो भगवतीले प्राप्त गर्नुभएको छ उहाँले चाहिँ हाम्रो गुल्मी मात्र नभएर लुम्बिनी अञ्चलकै एउटा इज्जत र गौरवको कुरा हो अवश्य पनि जिल्ला विकास समितिका कार्य प्रमुख दिपक केसीजीलाई यसको श्रेय जान्छ किनभने उहाँ कार्य प्रमुख भएर आइसकेपछि यहाँका भाइ बहिनीहरूलाई खेलकुद विकासमा निकै जोड दिनुभएको छ र अहिले जुन बेस्ट प्लेयर हुनुभयो कस्तो महसुस गर्नु भएको छ केसीजी यस्तो महसुस कि म यति हर्ष छु यति खुसी छु कि मेरो लगनशील मेरो लगनता दैनिकको यो प्र्याक्टिसको कुरा भयो हरेक चोटि यिनीहरूलाई गेममा पार्टिसिपेट गराउने होइन आर्थिक स्रोत नभए तापनि यिनीहरूलाई कसरी लैजानुपर्छ भने आफ्नो व्यक्तिगत खर्चबाट पनि यिनीहरूलाई लैजाँदा लैजाँदा आज यिनीहरू लेडिज भए तापनि एउटा मथल्लो स्तरमा पुग्दाखेरि बल्ल यिनीहरूले बुझे ताइगन्डो गेम भनेको कस्तो रहेछ भन्ने कुरा बुझे आज यिनीहरूले अन्तर्राष्ट्रियमा ट्रेनिङ गर्दा र यो लुम्बिनी अञ्चलमै प्रथम ल्याउँदाखेरि मैले ट्रेनिङ गराएको मेरो खेलाडीले बेस्ट प्लेयर प्लेयर पायो पाएपछि म यति हौसला खुसी भएको छु कि म आफै भन्न सक्दैन आगामी दिनमा अरू खेलाडी पनि यस्तै हुन् भन्ने मैले सोचिराखेको जस्तो यो लेभलको जुन प्रमाणपत्र पाइरहनु भएको छ तपाईँको छजना खेलाडी र बेस्ट प्लेयर यी भगवतीले आगामी दिनमा यहाँको भविष्य सरकारले सोचिदियो भने जस्तै अहिले राष्ट्रपति कपमा ताइकान्डो कराते र उसुलाई गेमलाई राख्यो भने चाहिँ भोलि ताइगण्ड कराते उसुको त कोचहरू छैन त्यस कारण त्यो उसुको कोचहरू राख्नलाई यिनीहरूले पहिलो प्राथमिकता पाउनेछन् यो ट्रेनिङले अन्तिममा भगवतीजी के भन्न चाहनुहुन्छ अन्तिममा चाहिँ यो यहाँसम्म पुराण भएको मेरो गुरु अनि मेरो घरको सबैजनालाई धन्यवाद दिन चाहन्छु मलाई सपोर्ट गर्ने सबैलाई मेरो कलेजको साथीहरू गेम खेल्ने साथीहरू अनि यो गेमलाई मात्र नभएर पढाइ र गेम दुइटैलाई निरन्तरता दिनुपर्छ भनेर भन्नु यसको श्रेय चाहिँ मैले मेरो गुरु अनि मेरो सम्पूर्ण खेलाडी साथीहरू अनि मेरो कलेजको साथीहरूलाई दिन चाहन्छु र अन्त्यमा यस खेलले शारीरिक तथा मानसिक विकास र अनुशासन सँगसँगै लैजाने भएकोले सम्पूर्ण अभिभावक तथा शिक्षक सम्पूर्णहरूलाई यस आफ्नो विद्यार्थी र छोरा अभिभा छोराछोरीहरूलाई यस गेममा सहभागी गराउनु अनुरोध गर्दछु अवश्य पनि पनि खेलले मान्छेलाई स्वास्थ्य राख्न र अनुशासनमा राख्न ठुलो मद्दत पुर्याएको हुन्छ र खेलाडी भनेका देशका गहना हुन् आगामी दिनमा तपाईँको जुन खेल छ त्यो अझ माथि पुगोस् भन्ने शुभकामना दिन चाहन्छौँ हस् धन्यवाद धन्यवाद